कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर हो स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज हजुर अमर गीतहरू श्रृङ्खलाका समस्त शुभेच्छुक मित्रहरूमा हार्दिक अभिवादन शालीन अभिवादन यो प्रस्तोता प्रकाश सायमी अनि प्राविधिक मित्र सशिन्द्र गौतमको आजको अङ्कलाई शुभारम्भ गर्नुभन्दा अगाडि यहाँहरूसँग एउटा प्रश्न छ यो प्रश्नको उत्तर यहाँले हामीलाई उज्यालोको ट्विटर ह्यान्डलमा दिन सक्नुहुनेछ युजेवाई एएलओ उज्यालोको ह्यान्डलमा प्रश्न यस प्रकार छ अजर अमर गीतहरूमा हामी रिमिक्स गरिएका गीतहरू रिसिङ्गिङ गरेका गीतहरू त बजाउने छैनौ तर कहिलेकाहीँ मौलिक स्वरका प्रस्तोता वा गायक गायिकाले आफैले धेरै वर्षपछि रिरेकर्ड गराएका गीतहरू बजाउँदा यहाँलाई कस्तो लाग्नेछ हामीलाई उत्तर दिन सक्नुहुनेछ उज्यालोको ह्यान्डलमा युजेवाईएएलओमा र अन्य केही शुभेच्छाहरू छन् भने यहाँले मेरो फेसबुक मा पनि दिन सक्नुहुनेछ पीआरए केएसएस प्रकाश एसएवाईएमआई साइमी प्रकाश साइमीमा र आजको शुभारम्भ गर्दैछु यो पर्दा खोल्दैछु नेपाली साहित्यका अत्यन्त सम्मानित कवि युग कवि सिद्धिचरण श्रेष्ठ जसले नेपाली साहित्यका दुई सिद्धहस्त नाटककार विजयबहादुर मल्ल र गोविन्द गोठालेलाई भयो र उहाँ पाको पोखोलड्याङ पुरानो दफ्तरमा अत्यन्त सम्मानका साथ बौला काजी भनेर चिनिनुहुन्थ्यो वै काजी भनेर चिनिनुहुन्थ्यो उहाँ आफूलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो म बौला होइन उहाँकै यो शब्द सिद्धिचरण श्रेष्ठको शब्द देवश्रेष्ठको सङ्गीत र उहाँकै देवश्रेष्ठकै स्वरमा प्रस्तुत छ यो अङ्कको शुभारम्भ आमा Magdalena. छैन 在意。 तिनीहरूले जेसुकै भनौन् म बौला होइन यो कवि सिद्धचरण श्रेष्ठको आत्मकथ्य शैलीको यो गीतसँगै आजको अजर अमर गीतहरूको पर्दा खोल्दैछ अमर गीतहरू यहाँहरूले उज्यालो नाइन्टी नेटवर्कमा हरेक आइतबार सोमबार र बिहिबार सवा नौ बजेपछि सुन्न सक्नुहुनेछ यहाँलाई यो कार्यक्रम कस्तो लाग्दैछ यहाँ जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई शुभेच्छा सुझाव वा मन्तव्य पठाउन सक्नुहुनेछ हाम्रो ट्विटर ह्यान्डलमा वाइजे युजेवाईएएलओ उज्यालोमा वा यहाँले मेरो फेसबुक पीआरए केएसएस प्रकाश एसएवाईएमआई साइमी फेसबुकमा पनि आफ्नो टिप्पणी जाहेर गर्न सक्नुहुनेछ नेपाली संगीत श्रृंखलामा दीप श्रेष्ठको चर्चा गर्दा जहिले पनि एक प्रकारको एउटा प्रसंग के आउने गर्छ भने दीप श्रेष्ठ पछि मात्रै नेपाली आधुनिक संगीतमा ब्लूजका गीतहरूको प्रारम्भ भएको मानिन्छ दुई हजार एक्काइस सालको पौषमा काठमाडौँको रंगमंचमा शिलान्यास नाटकको मध्यान्तरमा गीत गाउन आएका गायक दीप श्रेष्ठ अम्बर गुरूङ नारायण गोपाल गोपालिन्जन नातिगाजी शिवशंकर पछिको एउटा मध्यान्तरका प्रमुख गायक पनि मानिन्छन् दीप भन्दा अघिल्लो पुस्तालाई जोड्ने प्रवासी प्रवासीले संगीतबाट आएका अम्बर गुरूङका साथमा धेरै कलाकारहरूमध्ये कपिलराज सुब्बा शेखर दीक्षित त्यसै गरिकन गोपाल योन्जन शरण प्रधान रञ्जित गजमेर कर्म योन्जनका नाम जोडिन्छन् भने दुई गायिका शान्ति ठटाल र अर्ण लामाको नाम पनि सम्मानपूर्वक लिइने गरिन्छ अम्बर गुरूङको आर्ट एकाडेमीका उत्पादनहरूमध्येमा यहाँ अम्बर गुरूङकै शब्दमा शान्ति ठटालको स्वरमा प्रस्तुत छ यो अम्बर गुरूङकै संगीतको यो गीत सम्हालेर राख शान्ति ठटालको पुनर्गायन सँगालेर राख फेरि फुल्ने हो कि होइन जोबनको फुल यसलाई राख साँची साँची राख चाहे झरोस् बिरानी सम्हालेर राख तारा टिप तारा टिप्ने माया छैन जुन झर्ने प्रीति छैन छोटो जीवन धेरै बात गर्न यहाँ फुर्सद छैन यसलाई बोझ मनमै गो सम कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको यो साङ्गीतिक श्रृङ्खला यो रात्रिकालीन सङ्गीत शिविरमा यो विज्ञापनिक विश्रामभन्दा अगाडि यहाँले सुन्नुभयो शान्ति ठटालको स्वरमा अम्बर गुरूङको शब्द र संगीतमा एउटा कालोजय गीत शान्ति ठटाल नेपाली जनस्थानमा चलचित्र जगतका पहिलो महिला संगीतकारका रूपमा चिनिनुहुन्छ उहाँले प्रताप सुब्बाद्वारा निर्देशित परालको आगो बाँच्न चाहनेहरू कहीँ अध्यारो कहीँ उज्यालोमा पार्श्व संगीत गर्नुभएको थियो शान्ति ठटाल लामो समय सिक्किमको गान्तोकमा तासी नामगेल एकाडेमी र त्यहाँको संस्कृति विभागसँग आबद्ध हुनुहुन्थ्यो अब त्यहाँबाट जार भएर उहाँकोले बाँकी जीवन पहाड़ी राज्य दार्जीलिङमा बिताउँदै हुनुहुन्छ र यो उहाँले आफ्नो बहत्तर वर्षको उमेरमा रेकर्ड गर्नुभएको गीतलाई हामीले पुनः प्रसारण गर्यौं यस गीतका बारेमा हामीले कार्यक्रमको सुरुवातमा एउटा प्रश्न गरेका थियौं कुनै पनि मौलिक कलाकारले आफ्नो गीतलाई पुनर्गायन गरेर प्रस्तुत गरेको गीतलाई यहाँहरू अझ राम्रो गीतहरूमा सुन्न मन पराउनुहुन्छ कि पराउनुहुन्न भनेर यसलाई हामीले हाम्रो ट्विटर वाइ युजेवाईएएलओ उज्यालो ह्याण्डलमा ट्विटरमा राखेका थियौं यहाँका उत्तरहरू हामीलाई प्राप्त भइरहेका छन् प्राय सकारात्मक उत्तरहरू नै पाएका छौं अझ राम्रो गीतहरू यहाँले यति बेला कहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई आफ्नो प्रतिक्रिया देख्न दिन सक्नुहुनेछ र कस्तो कार्यक्रम लागिरहेछ त्यसबारे पनि आफ्नो मन्तव्य वा अभि अभिप्राय राख्न सक्नुहुनेछ र यसपछि एउटा गीत छ अमर गुरूङको शब्द संगीत र स्वरमा उकाली चढ्दा पसिना पुस्ने तिमी नभए अरूको होला चढ्दा पसिना पुछ्ने तिमी नभए अरूको होला मरमलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरूको होला उकाली चढ्दा पसिना पुछने को होला तिमी नै सोच मेरो को होला मधुर स्वरसँगै अझ अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ हामीले राखेको प्रश्नमा धेरै मित्रहरूले ट्विटरमा यस प्रकार जवाब दिनुभएको छ स्वरूप नबिगारी पुनरेकर्डिङ रेकर्डिङ गरिएका गीत संगीत कार्यक्रममा बजाउँदा नयाँ प्रविधि र गीतका स्रष्टा दुवैको सम्मान हुन्छ जुन राम्रो कुरा हो भनेर जानकारी दिनुभएको छ भने पुराना पुराना स्रष्टाहरूको आवाज सुन्न पाउँदा धेरै खुसी लागेको छ यसरी नै सुन्न पाइयोस् भनेर कतारबाट मधु थापाले ट्वीट गर्नुभएको छ त्यसै गरिकन सुगाजीले आफ्नै गीत आफ्नो सम्पत्ति हो त्यसैले रिसिङ्गिङ रिएरेन्ज गरौं के गल्ती हो र भनेर भन्नुभएको छ अझ राम्रो गीतहरू यहाँले यति बेला चितवन पोखरा भैरवा अन्य त सहरहरूमा सुन्न सक्नुहुनेछ र तपाईँ कहाँबाट कसरी सुन्दै हुनुहुन्छ हामीलाई जानकारी दिन सक्नुहुनेछ यहाँको शुभेच्छा ए कार्यक्रम कस्तो बनाउन सकिन्छ त्यसबारे पनि हामीलाई सहयोग हुनेछ भन्ने अपेक्षा राखेका छौं अमर गुरूङको यो स्वरपछि अमर गुरूङसँगै लामो समय नेपाल प्रज्ञा प्रतिष्ठानमा गायिका भएर कार्यरत गर्नुभएकी गायिका तारा थापाको स्वरलाई प्रस्तुत गर्न चाहन्छु दीपक जंगमको संगीत नारायण प्रसाद आचार्यको शब्दमा क्यान्सरका कारण अस्वस्थ रहनुभएकी गायिका तारा थापाको स्वास्थ्य लाभको कामना गर्दै यो गीत प्रस्तुत छ उहाँकै आवाजमा शिवशंकरको प्रेरणाले गायनमा प्रवेश गरेकी गायिका तारा थापा नेपाली संगीत आकाशमा धेरै नयाँ गीतकारहरूलाई ब्रेक दिने गायिकाका रूपमा पनि परिचित हुनुहुन्छ उनले आफ्नो जीवनकालको पछिल्लो श्रृङ्खलामा विशेष गरेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट विदाई भइसकेपछि अमर गुरूङको संगीतमा चाँदनी शाहको शब्दमा गाएको मेरो मायाको सानो संसार यति ठूलो कहाँ छ र गीतका कारण पनि तारा थापालाई धेरै संगीतका भावकहरूले सम्झना गर्ने गरेको पाइन्छ भने तारी नदेऊ ए माझी दाई गोपालिन्जुनको संगीत र नगेन्द्र थापाको शब्दका गीतका कारण पनि तारा थापालाई सदा सम्झना गरिन्छ र हामी अझ राम्रो गीतहरू मार्फत एकपटक उहाँको शीघ्र स्वास्थ्य लाभको पुनः कामना गर्दछौं तारा थापाका समकालीन गायक गायिकाहरूमा विशेष गरेर दिवाकर खड्गा राम थापा किरण कपाली प्रकाश गुरूङ त्यससँगै पूर्वाञ्चलबाट पूर्वबाट उदाएका गायक सूर्य थुलुङ जसको मौलिक स्वरका कारण निकै चर्चामा हुनुहुन्थ्यो सूर्य थुलुङको स्वर र सूर्य थुलुङकै सङ्गीतमा गीतकार सुभाषचन्द्र ढुङ्गेलको यो गीत प्रस्तुत छ अझ राम्रो गीतहरूको यो श्रृङ्खलामा मनका सबै कुराहरू बोलिदिने आँखा मायाको पहिलो ढोका खोलिदिने आँखा मनका सबै कुराहरू बोलिदिने आँखा चोट यो मुटुमा आँसु झर्ने आँखा मनमा माया लुको सधैँ चित्र कोर्ने आँखा चोट यो मुटुमा आँसु झर्ने आँखा मनमा माया लुको सधैँ चित्र कुर्ने आँखा विरहमा आँसुको गीत सधैँ लेख्छ सागर जस्तै धेरै धेरै गहिरो हुन्छ आँखा सागर जस्तै धेरै धेरै गहिरो हुन्छ आँखा मायाको पहिलो ढोका खोलिदिने आँखा मनका सबै कुराहरू दिन आँखा मुखे फूल जस्तो होइन हजुर आँखा जता ततै तिमी गयो उतै जान्न आँखा सूर्यमुखी फूल जस्तो होइन हजुर आँखा जता जता तिमी गयौ उतै जान्न आँखा मोहनी मन्त्र पुग्छ मायालुको आँखा जता जता राम्रो देख्यो उतै पुग्छ आँखा जता जता राम्रो देख्यो उतै पुग्छ आँखा मायाको पहिलो ढोका खोलिदिने आँखा मनका सबै कुराहरू बोले दिन मायाको पहिलो ढोका खोलिदिने आँखा मनका सबै कुराहरू बोलिदिने आँखा मायाको पहिलो ढोका खोलिदिने आँखा यो गीत थियो दिनेश सुब्बाको संगीत र स्वरमा गीतकार सुभाष चन्द्र ढुङ्गेलको शब्दमा दिनेश सुब्बा अहिले हङकङमा संगीत प्रश्यकका रूपमा आबद्ध हुनुहुन्छ उहाँले नेपाली संगीत आकाशमा दिव्य खालिङ गोपाल गोपालञ्जन प्रकाश गुरूङका थुप्रै संगीतमा गीत गाउनु भएको छ भने उहाँले नेपाली आधुनिक संगीतका निम्ति नयाँ गायक रामकृष्ण ढकाललाई पनि पहिलो पटक गायनमा मौका दिनुभएको थियो दिनेश सुब्बाको यो स्वरसँगै अब कार्यक्रममा एकछिन म ओझेल पर्न चाहन्छु कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन सङ्गीत शिविर अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ अजर अमर गीतहरू हरेक हप्ताको आइतबार सोमबार र बिहिबार यहाँले नियमित नौ पन्ध्रपछि सुन्न सक्नुहुनेछ काठमाडौँ उपत्यका बाहिर चितवनमा सिनर्जी एफएम पोखरामा रेडियो तरंग बुटवलमा खस्यौली एफएम र टिनाउबाट यहाँले सुन्न सक्नुहुनेछ र देश बाहिर रहनुभएकाहरूले उज्यालो अनलाइनमा सुन्न सक्नुहुनेछ यो तेस्रो अङ्कको कार्यक्रमको लागि सफलताको शुभेच्छाका शब्दहरू पठाउनु भएको छ डाक्टर छतरा मातेले गायक देवाकर खड्गाले गीतकार सुभाष ढुङ्गेल गायक शैलेश सिंहले यहाँ सबैलाई हार्दिक आभार व्यक्त गर्दै अझ अमर गीतहरूको यो अर्को श्रृंखलामा नेपाली संगीत आकाशमा धेरै गीतमा संगीत गरेर धेरै नयाँ कलाकारलाई गाउने मौका दिएर पनि आफू ओजेल परेका एक संगीतकार हुनुहुन्छ नारायण गोपालका छिमेकी नारायण गोपालका समकालीन र नारायण गोपालको जीवनका अन्तिम कालसम्मका पनि साथी तर जसले नारायण गोपाललाई पनि आफ्नो गीत गाउन लगाउन सक्नु भएन जसले गायक उदित नारायण झा गायिका सुशीला कंसाकार दीप तारा ताम्राकार रमेश ताम्राकार जस्ता धेरै कलाकारहरूलाई ब्रेकिङ वा लन्चिङ प्याड दिनुभयो ती हुन् संगीतकार हुतराज शर्मा श्रदय हुतराज शर्मा नेपाली संगीत आकाशमा साह्रै कम चर्चा हुने मध्ये पर्नुहुन्छ रेड नेपालसँग लामो समयसँग समयसम्म आबद्ध रहनुभएका हुतराज शर्माले आफ्ना धेरै गीतहरूमा पछिल्लो समय गायक हिक्मत मालीलाई पनि गाउन लगाउनु भएको थियो कुन देश कि परि हो तिमी वा बिन्ती छ आँसु नधारस्ता गीतहरूका कारण हुतराज शर्मालाई नेपाली संगीत समाजमा नेपाली संगीतका भावकहरूले सदा स्मरण गर्ने गर्दछन् यहाँ प्रस्तुत छ हुतराज शर्माको संगीत पुण्यवती राणाको स्वर आंसू लिखे को विरो जीवन कथा आंसू पुण्यवती राणाको स्वरमा हुद्रा शर्माको संगीतमा यो गीत थियो अझ अमर गीतहरूको यो अर्को श्रृङ्खला हुद्रा शर्माले कुन देश के परि हौ तिमी जस्तो गीत गाउने गायक हिक्मत मालीलाई पनि आफ्नो कालजय संगीतमा बिन्ती छ आँसु नधारा गीत मार्फत प्रस्तुत गरेका थिए र धेरै कालसम्म हुद्रा शर्मालाई नेपाली संगीत आकाशमा प्रसिद्ध संगीतकारका रूपमा र असल संगीत संयोजकका रूपमा र नेपाली समाजका प्रतिबद्ध संगीत कर्मीका रूपमा सम्झना गर्ने गरिन्थ्यो उहाँको सम्झना गर्दै आजको अजर अमर गीतहरूलाई बिसाउने बेला हामीसँग केही गीतहरूको श्रृंखलामा अन्तिम श्रृंखलामा एउटा गीत रहेको छ बच्चु कैलाशको स्वरमा र यो गीतसँगै विदा माग्दै गर्दा आगामी आइतबार पुनः नौ पन्ध्रमा भेट्ने नै छौं यहाँलाई अजर अमर गीतहरू कस्तो लाग्छ यो कार्यक्रममा के कस्ता परिवर्तनहरू गरिनुपर्नेछ यहाँका सुझावको अपेक्षा गर्दै आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतमका साथ यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् शुभरात्री भिचा कसैको भए बितेका कुरा पापीको मनले सम्झायो होला पुरानो त्यो चिसो हावाले सम्झायो फुले काली फूल सीत का थोपा फूल का मुनाले दिउझायो होला सुते कुमा बिहानी फखले दिउझायो होला सुते कुमा बिहानी फखले বিচার चुमुट बीचा गढ़ को याद जम को समझायो होला पूरा नो माया चरके को घमाले आकाश रङ्गले बिर्झायो होला सुतेकोमा साँझको मले सम्झायो होला पुरानो माया सुतेको बेला सुतेको बेला सपना देखि खुलेको आँखाले सम्झायो होला पुरानोमा जुनको छायाले बगेका गाजल आँखेका आँसुले बिउझायो भोला सुतेको माया पुरानो याद सम्झायो भोला पुरानो माया कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज